सबैले देखे म रोए कसले देख्यो र तिमी रोयो सबैले देखे म रोए कसले देख्यो र तिमी रोयो छाती पिटी मा मेरो यो सबैले देखे म रोए कसले देख्यो र

सबैले देखे म रोए कसले देख्यो र तिमी यो सबैले देखे म रोए कसले देख्यो र तिमी